कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा सशक्त योगदान पुर्याउनुभएका श्रेष्ठहरूमा सादर समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा यहाँलाई हार्दिक स्वागत छ प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा यो प्रस्तुता प्रकाश साइमीको आजको कार्यक्रमको शुरूआतमै हामीलाई उपन्यासकार अतित्य पाण्डे एउटा सन्देश पठाउनु भएको छ वा उता नेपालीको जीत यता अजर अमर गीतहरूको शुरूआत मजा लाग्यो भनेर उहाँ लेख्नु भएको छ क्रिकेटको इतिहासको कुरा गर्दा नेपाल सबैभन्दा पछिल्लो मुलुक हो जो क्रिकेटमा आफ्नो अग्रगामी कदम अगाडि बढ़ाउँदैछ भारतको real hunted cricket player Sachin Tendulkar वा सुनिल गावास्करका इतिहासहरूलाई हाम्रा नेपाली खेलाड़ीहरूले अब दोहोर्याउँदैछन् क्रिकेटको क्रिजमा उभिने शैली वा क्रिकेटको जीवनलाई नयाँ शैलीमा अपनाउने नेपालीहरूको चासो अब टेलिभिजनको स्क्रिनमा बढ़दैछ भारत र पाकिस्तानको कारगिलको लड़ाई होस् वा स्यानचेनको लड़ाई होस् तर क्रिकेटको मैदानको लड़ाई सबैभन्दा आकर्षक हुने गर्छ अब जति बेला नेपालीहरू अर्जेन्टिनाको फकल्याण्डमा गोर्खालीहरू लड्थे त्यति बेला दुःखद इतिहास थियो होला अब जब नेपाली क्रिकेटको मैदानमा उत्रिन्छन् त्यति बेला नेपालीको जोस जाँगर र उत्साह नै बेग्लै देख्न पाइन्छ नेताहरू हारेको बेला आज खेलाड़ीहरू जितेका छन् खेलाड़ीलाई बधाई नेतालाई हार्दिक सहानुभूति प्रकट गर्दै आजको अजम्बरी गीत समर्पित छ यात्राका बारेमा यात्रा दुई किसिमको हुन्छन् दार्शनिक सेन्ट अगस्टिन भन्छन् मनदेखि मनसम्मको यात्रा हुन्छ अन्तर्मनको यात्रा एउटा हुन्छ र इतिहासका दुर्लभ घटनाहरूसँगको एउटा साक्षात यात्रा हुन्छ तर हिजो हामीले एउटा यात्रा शुरू गर्यौं स्कूल अफ क्रिएटिभ कम्युनिकेशनका पचास भन्दा बढ़ी फोटोग्राफरसँग हामीले काठमाण्डुको पुरानो शहर काठमाडौँ उपत्यका जसलाई सोनिगह भनिन्छ सोनिगहको पुरानो शहर खोकनाबाट हामीले यात्रा शुरू गर्यौं एक्लो रूख अर्थात चिनी डाँडाबाट र त्यो यात्रामा फोटोग्राफरहरूले खोकनाका आदिम शैलीका जीवन शैलीहरू र आदिम शैलीका पात्रहरूलाई क्यामरामा कैद गरिरहेका थिए र आजको श्रृंखला यात्रामा समर्पित छ पहिलो गीत यात्राकार अम्बर गुरूङको स्वरमा बस्ने परदेशी हुन्न हुई यात्रा त्यही छ डाँडामा अस्ताउने घाम ठाउँ पनि त्यही हो त्यही हो त्यही छ डाँडामा अस्ताउने घाम लामो छ खोलाको बगर त्यही पुल तर्ने त्यही जोडी हुन्न फेरि यात्रा त्यही बाटो प्रति बाटो त्यही यात्राका कुरा गर्दैछौ हामी यात्रा सदैव दुई किसिमको हुन्छ एउटा थकाईको एउटा गन्तव्यको तर धेरै यात्रीहरूको आफ्नो एउटा दावी छ यात्रा हलुका हुनुपर्छ आफ्नो शरीरको प्रतिकूल हुनुहुँदैन तर धेरै मन्दिरतिर हुने यात्रा पहाड़को उकालीमा हुने यात्रा दुई तीन दिनको थकाईको हुने गर्छ तर हाम्रा गीतहरू त्यति थकाईपूर्ण छैनन् हाम्रा उत्साहहरू त्यति ओझेलपूर्ण छैनन् आजै क्रिकेटमा नेपालले एउटा इतिहास खड़ा गरेको छ अब हाम्रै क्रिकेट खेलाड़ीहरूले क्रिकेटमा एउटा अलगै इतिहास बनाएको छ हामी पहिले रवि शास्त्री दिलीप भेङ्सरकर वा धोनीका कुरा गर्थ्यौं होला अब हाम्रै खेलाड़ीका कुराहरू हाम्रै क्रिकेट खेलाड़ीका कुराहरू हाम्रा अखबारका पानाहरूले रंगिनेछन् यी सबै खेलाड़ीलाई बधाई भन्दै अब हामी चर्चा गर्नेछौ यात्राका गीतका बारेमा यो पहिलो गीत तेज कवायलाई समर्पण गरिएको थियो उहाँले आजको कार्यक्रम शुभारम्भ हुनु अघि नै यो कार्यक्रमको लागि शुभेच्छा पठाउनु भएको थियो र यस कार्यक्रमलाई राजेश्वर उदयजीले पाल्पाबाट आफ्नै किसिमको सद्भाव पनि पठाउनु भएको छ लेख्नुहुन्छ आज फरक विषयमा अजर अमर गीतहरू कार्यक्रम साइमी दाजुले सुन्दर तरिकाले प्रस्तुत गर्नुहुनेछ जे गर्नुहुन्छ हामीलाई मजा नै आउँछ किनकि यहाँ सुफल काफले र शशीन्द्र गौतमजीको टीमले सुन्न लायक गीत र जानकारीहरू रोचक तरिकाले प्रस्तुत गर्नुहुनेछ युगान्तकारी गायक दिवशेष दाजुले एउटा गीत साह्रै मनपर्छ यात्री एउटा रूमल्ली हिँड्ने यो गीत सुन्न नपाए पनि कार्यक्रममा जुट्ने नै छु भनेर उहाँले लेख्नुभएको छ राजेश्वर उदयजीले र तेज कवायजी लेख्नु भएको छ म यो कार्यक्रम सुन्दैछु र आशा छ यो कार्यक्रमबाट मैले लाभ नै पाउनेछु र उहाँको भनाईभन्दा अगाडि दिलीप थापा यात्रा विशेष भन्ने थाहा पाएपछि झन उत्तेजित भएर सुन्दैछु आज त्यसो त मैले अजर अमर गीतहरूलाई छोटाएको छैन प्रकाशजी धन्यवाद भनेर लेख्नु भएको छ पवन कुमार आचार्य लेख्नुहुन्छ आज नेपालले नेदरल्याण्डलाई जित्दा धेरै खुशी लाग्यो र हजुरको कार्यक्रम सुन्दै गर्दा झन खुशी लाग्यो दाई भनेर भन्नुभएको छ तेज कवाय लेख्नुहुन्छ very excited to listen another episode of a big hit radio programme live in Sydney will be waiting until two thirty A M here it was my pleasure to listen live last week अजर अमर गीतहरू एबाउट सोर किन्नरी Taradevi I have been listening her uh, since my childhood but now came to that her family name is Karki. Thanks Prakash Dai for sharing such information about one of the legend of Nepali music history. Savita वैद्यले पर्खाइमा छु भनेर लेख्नु भएको छ उत्तम खत्री लेख्नुहुन्छ I am waiting here in Winchester UK भनेर लेख्नु भएको छ मनोज कुलुङले लेख्नु भएको छ एउटा गीत याद आयो तारादेवीको स्वर जस्तो लाग्छ उकाली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा अहिलेलाई यति नै बाँकी प्रकाश ज्यूको जो आज्ञा जय अजर अमर गीतहरू गुडेल छ सोलुकुम्बु हाल कतार भनेर उहाँले लेख्नु भएको छ हिजो शनिबार हामीले एउटा यात्रा गर्यौं क्यामेराका साथमा र क्यामराका लेन्सहरूले काठमाडौँका पहाड़ थुम्काहरूलाई हामीले हेर्यौं हरिया खेतहरूलाई हेर्यौं स्कूल अफ क्रिएटिभ कम्युनिकेशनको आयोजनामा सम्पन्न भएको त्यो फोटोग्राफिक यात्रामा धेरै क्यामेराका हस्तीहरूले काठमाण्डुको एउटा पुरानो शहर खोकनालाई आफ्नो क्यामेरामा कैद गरे र हाम्रा धेरै गीतहरू किन यात्राका छन् भन्दा हाम्रा धेरै गीतहरूमा तराईका धुलोहरू पहाड़का घर्षणहरू र खोला नदी किनारका सुस्केराहरू गुन्जिने गर्छन् त्यसैले हाम्रा गीतहरूले सदैव हाम्रो गाउँ हाम्रो पहाड़ हाम्रो तराईलाई बोकेको हुन्छ तर कहिलेकाहीँ हाम्रो गीतले देशको सीमा पार गरेर गएका कथा पनि छनृ नेपाली जगतकी प्रथम गायिका मेलवा देवीले नेपाल छोडेर बाहिर गएको बेला बाहिर गएको बेला यात्रामा रचेको यो गीत चन्द्र शमशेरलाई सम्झेर लेखेको यो गीत आजको कार्यक्रमको दोस्रो लहरमा सवारी मेरो रेलैमा दिने मेरो कोही छैन सवारी मेरो रेलैमा मेलवा देवीको स्वर यो अर्को एउटा यात्राको गीत दिनेश राउत लेख्नुहुन्छ दर्शन नमस्कार नेपाल बसाईमा विशेष कारणवश सुन्न छुटे तापनि आजबाट फेरि यो मरूभूमिमा निरन्तर सुन्नेछु कार्यक्रम अजर अमर गीतहरू साउदी अरबबाट दिनेश राउत लेख्नुहुन्छ त्यसै गरिकन हाम्रा शुभेच्छुक रामकुमार परियार लेख्नुहुन्छ नमस्ते प्रकाश दाई म जीवन यात्राको क्रममा अहिले युएईमा पाइलाहरू चाल्दैछु तपाईँको अजर अमरले त मलाई मोहनी नै लगाएको छ कुनै एपिसोड छुटाउँदिन तर व्यस्तता र प्रतिकूलताका कारण डाउनलोड गरेर सुन्दै थिए आज भने अनलाइन सुन्ने सौभाग्य प्राप्त भयो खुशी छु दाई एकदमै रामकुमार परियार मोरङ हाल युएई अबुधाबी भनेर उहाँले लेख्नु भएको छ रामकुमारजी यहाँलाई धन्यवाद र कार्यक्रम सुनिदिनु भएकोमा र कार्यक्रमप्रति स्नेह राखिदिनु भएकोमा हाम्रो युके विन्चेस्टरका मित्र उत्तम खत्रीले पनि कार्यक्रमलाई यस्तै शुभेच्छा पठाउनु भएको छ यात्राका क्रममा अब अर्को एउटा गीत यो नेपाली संगीतमा सम्भवत प्रेमध्वज प्रधान आमा प्राणदेवी प्रधानले आफै एउटा परिकल्पना गर्नुभएको यात्राको गीत थियो गजबको यात्रा छ यो गीतमा यो पुग्नु र नपुग्नु भन्दा पनि गन्तव्यसँग हुनु र नहुनुको यात्रा छ प्रेमध्वज प्रधानकी आमाले कल्पना गर्नुभयो एउटा चाडपर्व हुन्छ काठमाण्डुमा गाउँकी एउटी केटी असनमा केही सागपात मरमसला किन्न आउँछिन् त्यो भीड़मा एकजना पुरूषसँग भेट हुन्छ युवकसँग र ती महिलाले त्यो युवकलाई आफ्नो गाउँमा निम्त्याउँछिन् हाम्रो गाउँमा यस्तो बेला मेला लाग्छ तपाईँ त्यो गाउँमा आउनुहोस् भन्छन् त्यो गाउँ काठमाण्डुबाट केही पर पन्ध्र बीस कोष पर हुन्छ र त्यो युवक त्यो गाउँमा पुग्छन् तर त्यो गाउँमा पुगेपछि उसले युवतीले बताएको बाटो हराउँछन् र त्यसपछि त्यो हराएको बाटोमा त्यो गीतको कल्पना गरेकी छिन् प्रेमध्वजकी आमाले रचना गरेका छन् रत्नदास रत्न शमशेर थापाले संगीत प्रेम मानिकले गाएका छन् प्रेमदोज प्रधान एक्लैले गोरेटो त्यो गाउँको खोज थाक्ने पहिल्याउनु सकिन पहिल्याउनु मैले सकिन कैलाश बन माजा बिराई बाटो आजा अलमालिए लौना मता अलमालिए लौना मता आवाज पाए मायाल तिम्रो आवाज न पाए मायाल तिम्रो देवी भाकिनी ल्याउनु सकिन पहिल्याउनु मैले सकिन झमक पर्यो साझा तह बस्ने हो बासा एक्लो भए लौ न मता एक्लो भए लौ न मता खबर पाई मायाल तिम्रो खबर न पाई मायाल तिम्रो दोधरैमा पर्ने छुट्याउनु सकिन पहिलाउनु मैले सकिन गोरेको त्यो गाउँको लौना छ खोजी खोजी थाकिने पहिलाउनु सकिन पहिलाउनु मैले सकिन पहिलाउनु मैले सकिन कार्यक्रमको शुरूआतमा हामीले कुरा गर्यौं यात्रा दुई किसिमका हुन्छन् भनेर अन्तर मनको एउटा यात्रा पनि हुन्छ कहिलेकाहीँ हामी जति टाढा पुगे पनि आफ्नो मनसम्म पुग्न गाह्रो हुन्छ तर कहिलेकाहीँ इतिहासका ती दुर्वेक्ष क्षणहरूसँग जसलाई हामीले देखेका थिएनौं त्योसँग पनि हाम्रो यात्रा हुन्छ धेरै पुराना देशहरू जस्तो चेकोस्लाभाकियाको प्राग भनौं वा अस्ट्रियाका लिन्जहरू यस्ता धेरै ठाउँहरूमा हामी पुग्दाखेरि लाग्छ इतिहासले हामीलाई चिच्याई चिच्याई ती दिनहरूमा बोलाइरहेको छ अनि यात्रा हाम्रो त्यहाँ पनि हुने गर्छ भारतकै पनि कैयौं पुराना शहरहरू जहाँ हत्या हिंसा वा अपराधहरू भएका थिए ठूल्ठूलो षड्यन्त्रहरू भएका थिए त्यहाँ अहिले पनि पुग्दा अहिले गरिएको यात्रा भन्दा इतिहाससँग गरिएको त्यो वार्ता अत्यन्त प्रिय हुन्छ हिजो हामीले खोकनामा यात्रा गर्दा त्यस्तै महसुस गर्यौं खोकनाकी खोकनाको एउटा प्रसिद्ध मन्दिर जसलाई नेवारीमा सिकाली मन्दिर भनिन्छ सिकाली मन्दिरको मूर्ति कुनै बेला चोरी भयो पञ्चायत कालमा राजपरिवारका एकजना सदस्यले चोरेर लगेपछि त्यो मूर्ति चोरेर लाने सदस्य अचानक बिरामी भएको खबर आयो र उनलाई एक किसिमको रक्त रक्त प्रवाह नै रोकिएको र हस्पिटल भर्ना गर्नुपर्ने भएपछि त्यो चोरीको मूर्ति तत्कालै खोकनाको छेउमा लगेर फ्याँकिएको पनि खबर प्राप्त भयो यसरी त्यो मन्दिरले आफ्नै रक्षा गरेको एउटा इतिहास खोकनामा छ र त्यहाँका मान्छे त्यस कुरामा विश्वास गर्छन् खोकना नजानेहरूलाई एउटा रोचक कुरा पनि छ खोकनामा दुई चिज पाइँदैन त्यहाँ लसुन पाइँदैन र त्यहाँ कुखुरा पाइँदैन र कुखुरा पाल्ने त्यहाँ चलनै छैन किनकि कुखुरासँग त्यहाँका नैतिक असहमतिहरू पनि छन् र त्यहाँका बासिन्दाहरू कुखुरालाई त्यति माया गर्दैनन् खोकना नेपालको एउटा पुरानो राज्य हो त्यहाँ अन्तिम राजा अमर मल्लले शासन गरेका थिए र खोकना र बुङमती जसको प्रत्यक्ष सम्बन्ध रहन्छ भारतको आसाममा रहेको कामाख्या मन्दिरसँग जहाँ रातो मच्छिन्द्रनाथको प्रवेश त्यही भएको थियो यी धेरै चर्चाहरू हुने नै छन् आजको कार्यक्रममा अब यात्राकै क्रममा एउटा गीतकारको एउटा आफ्नो अनुभूति रहेको छ भिखारीको यात्राको यद्यपि भिखारी त महाकवि देवकोटाको पनि लोकप्रिय कविता हो महाकवि देवकोटा स्वयंको एउटा यात्राको गीत छ कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो आजको कार्यक्रममा त्यो गीत नभए पनि देवकोटालाई सम्झँदै लेखिएको भैरवनाथ रिमाल कदमको यो गीत चन्दन लम्जेलको संगीतमा डेजी बराइलीको स्वरमा कथा पोख्नलाई ठाउँ छैन यात्राका अद्भुत आनन्दहरू हुन्छन् दुःखको संघर्षको थकाईको र पर देखिने एउटा गन्तव्यको उपत्यकाका मान्छे वा समथर ठाउँका मान्छे पहाड़को यात्रा गर्दा जहिले पनि एउटा प्रस्तावबाट डराउँछन् हिँड्दै हिँड्दै गर्दा गाउँको मान्छेलाई सोध्छन् ती यात्रामा हिँडेका मान्छेले त्यो हामी पुग्नुपर्ने देवीको मन्दिर कति टाढा छ गाउँका मान्छेको एउटै भनाइ हुन्छ मस्तले हिँड्नु भयो भने पन्ध्र मिनट तर त्यो पन्ध्र मिनट कहिले पनि हुँदैन किनकि गाउँका मान्छेका लागि त्यो पन्ध्र मिनट हुन सक्छ तर समथरमा हिँड्ने मान्छेका लागि घण्टौं लाग्न सक्छ त्यसरी प्रेरित गर्छन् यात्रीहरूलाई जहिले पनि यात्री र पर्यटकमा दुई कुरा फरक छ यात्री त्यो देख्छ जीव स्वयं देख्न चाहन्छ अझै हेर्न चाहन्छ तर पर्यटक अरूले जे देखाउँछ त्यही मात्र देख्छ कहिलेकाहीँ हामी यात्रामा झुकिन्छौं हामी पर्यटक भइरहेका छौं कि यात्री भइरहेका छौं हाम्रै सारङकोटमा पुग्दा हामी यात्री भएर हेर्छौं माछा पुस्रेको त्यो ढाडलाई त्यहाँको आँगनलाई र त्यहाँ हिमस्पर्शलाई र त्यहाँ हिमालयलाई घामले छोएको तर हामी बाघचुली अर्थात दार्जीलिङको बाघचुली टाइगर हिल भन्छन् जसलाई त्यहाँ पुग्दा हामी टुरिस्ट भएर हेर्छौं हामीलाई जे जे देखाइन्छ त्यो मात्र हामी देख्छौं कहिलेकाहीँ पैसा तिरेर यात्रा गर्दा पर्यटक हुँदा पाइने दुःखको एउटा अर्कै अवसान कथा पनि छ नेपालमा धेरै टुरिस्ट भन्दा पनि पर्यटकहरू आउने गर्छन् र हामीले हेराईलाई पनि कहिलेकाहीँ हामी भन्ने गर्छौं जर्नी लुक वा ट्राभल लुक हामी कहिलेकाहीँ जर्नी लुक अर्थ एकदमै छिटो हेर्ने हाम्रो परम्परा पनि छ ठाउँहरूलाई ट्राभल लुक अत्यन्त आनन्ददायी भएर हेर्ने पनि परम्परा छ यात्राका धेरै ग्रन्थहरू लेखिएका छन् संसारमा सबभन्दा पहिलो ग्रन्थ जसले लेखेका छन् स्यामुल जोन्सन उनको बारेमा धेरै चर्चा पाइन्छ त्यसपछि हाम्रा तेन्जिङ नोर्गे शेर्पासम्म आइपुग्दा यात्राका धेरै वृत्तान्तहरूलाई एक्काइस सालपछि नेपाली भाषामा यात्रा निबन्धलाई नियात्रा भन्ने नाम दिए भाषाविद बालकृष्ण पोखरेलले र भारत वा अन्य देशमा दुई किसिमका यात्राहरू लेखिन्छन् एउटा यात्रा वृत्तान्त र अर्को एउटा यात्रा निबन्ध अंग्रेजीमा जसलाई ट्राभल गाइड र ट्राभल हग भन्ने गर्छन् आज हामी यात्राका कुरा गर्दैछौं तीन शहर काठमाण्डु ललितपुर भक्तपुरसँग जोडिएको एउटा पुरानो शहर खोकनाको यात्राको जहाँ शुद्ध तेल पाइन्छ खोकनामा खोकनाको तेल विश्व प्रसिद्ध मानिन्छ र हिजो हामीले त्यहाँ उपहार स्वरूप तेल पनि पाएका थियौं तेल बनाउने ठाउँलाई ज्यास भनिन्छ र जहाँ नेवारीमा तेललाई सा भनिन्छ अर्थात तेल बनाउने कारखानालाई सा भनिन्छ र त्यहाँ काम गर्ने जातिलाई सामी भनिन्छ र यहाँले सुन्दै गरेको प्रस्तुताको नाम प्रकाश सामी पनि त्यो तेल बनाउने जातिसँगै सम्बन्धित छ बिहान हिजो हामीले यात्रा शुरू गर्दा सात बजिसकेको थियो घाम निकै मधुरो थियो तर घामले मन्त्रमुग्ध भएर कुनै मन्त्र गाइरहे जस्तो थियो खेतमा बुख्याचाहरू र जुत्तासँग गाडिएका नर्कटका लामा लामा धसाहरू देखिन्थे मान्छेहरू हिँड्दै गर्दा सिनेमाटोग्राफीमा सेलोलाइट भन्छ छाया जस्तो मात्र देखिन्थ्यो त्यति बेलाको यात्रा सम्झिँदा दीपश्रेष्ठको गीत याद आउँछ ईश्वर बल्लभको शब्द र दिपश्रेष्ठकै संगीतमा माया गरे जस्तो सुनाखरी फुले दिन्छ मैले गीत भरे जस्तो पहाडको पुकार सारा जुझिए कि के भनु ला सारा निहुरिए के के भनेको उही रहेछ बिहान घाम लागे जस्तो जीवनको कथा भनी मैले केही लेखे जस्तो पहाडको उकाली छन्द सारा पन्ना सारा लेखिएकी छ रात सपना परे जस कुसु कुसुमा सिन्दुर छरे जस्तो पहाडको उकालीलाई मैले माया गरे जस्तो सुनाखरी खुले दिन्छ मैले गीत भरे वसन्तको सिउँदोमा घाम छरे जस्तो एक प्रसिद्ध कवि एक राष्ट्र कवि एक भाव कवि ईश्वर वल्लभको यो शब्द कुनै राष्ट्रिय गीत भन्दा कम छैन नेपालको सबै पहाड़ थुम्का तराई हिमालका छन्दहरू समेटिएका छन् यो गीतमा कहिलेकाहीँ मलाई लाग्छ यो गीत विश्व प्रसिद्ध गायक जोन लिनले गाएको imagine there is no heaven भन्दा कम लाग्दैन श्रद्धेय गीतकार ईश्वर वल्लभलाई नमन गर्दै यो गीत सुन्दै गर्दा अर्कै उल्लास रह्यो जीवनमा आज आफैले पनि गीत सुन्दा अझै आह्लादित भए राजेश्वर उदय लेख्नुहुन्छ डेजी बराली दिदीको स्वरमा भिखारी हुँ हिँड्नु छ आखिर जंगल चहारी गीत सुन्दै थिए धेरै ठाउँमा अर्ण लामाको स्वरसँग धेरै मिल्ने रहेछ यात्रा प्रसंग कस्तो मिलाउनुहुन्छ प्रकाश दाजु कहाँबाट मात्र संकलन गर्नुहुन्छ आज अलि बिसन्चो छ गीत र जानकारी सुनेर मजा लिँदैछु पीड़ा बिर्सना धन्यवाद भन्नुहुन्छ उहाँ धन्यवाद राजेश्वर उदयजी जयसिंह महाराजे हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ लौ नेपालले जितेको खुशीमा नाच्दै दाजु अजर अमर गीतहरू सुमधुर आवाजमा सजिएको सुन्दै आजको दिन शुभै रहेछ भनेर लेख्नुहुन्छ मिस्टर सूर्य लेख्नुहुन्छ यही झोकमा एउटा सायरी जाओस् न सर भन्नुहुन्छ हजारौं सायरी छन् सूर्यजी कुन चाहिँ सुनौ यहाँलाई गजल संगम पगवादी लेख्नुहुन्छ अजर अमर गीतहरूले स्वर्णिम संगीतको इतिहास बोकेको नेपाली संगीतको स्वर्णिम भविष्य को महत्वपूर्ण भूमिका खेलोस् भन्नुहुन्छ गाउँले लेख्नुहुन्छ अजर अमर गीतहरू सुनेर निधाउन पाउँदा सपना पनि गीत जस्तै सुमधुर र मिठासपूर्ण देखिने रहेछ त्यसै गरिकन मुक्ति भण्डारी लेख्नुहुन्छ यात्रा रहेछ जिन्दगीमा सुन्दैछु जय जय अमर गीत र दिलीपजी लेख्नुहुन्छ दाजु नेपालको पहिलो जितको खुशीसँगै अमर गीत सुन्न रेडी भए अवस्था हो क्रिकेट डिभिजन टू भनेर लेख्नु भएको छ उहाँले हामी धेरैले आज यो खुशी यसरी सेयर गर्न पाएका छौं र भर्खरै हाम्रा क्रिकेट खेलाड़ी शरद बेसवाकरले पनि आफ्नो ट्विटरमा आफ्नो अभिव्यक्ति उल्लेख गरिसक्नु भएको छ र उहाँलाई पनि हामीले बधाई दिइसकेका छौं र हामी सबैको उहाँ यो राष्ट्र निर्माणको बेलाको एउटा महत्वपूर्ण कामको लागि यी स्टारहरूलाई हाम्रो बधाई छ यात्राका धेरै पुस्तकहरूमध्ये महत्वपूर्ण पुस्तक मानिन्छ टेन्जिङ नोर्गे शेर्पाको tiger of the snows the autobiography of Tenzing Norgay Sherpa यो उहाँले जेम्स रामसी उल्मानसँग लेख्नु भएको हो त्यसै गरिकन रोबर्ट म्याकफेर्नेको माउन्टेन्स अफ द माइन्ड भन्ने पनि अत्यन्त महत्वपूर्ण किताब छ शेखर पाठकले लेख्नुभएको ऐसा कि पीठ पर भन्ने पुस्तक त्यतिकै रोचक छ सुरेन्द्र पुन्दिरको गड्स अफ जौनपुर पनि त्यतिकै रमाइलो किताब छ र एरिक सिम्टनको वन्स अपन द्याट माउन्टेन भन्ने पुस्तक छ त्यो पनि पढ्न लायककै छ धेरै जस्तो यात्राका कुरा गर्दा नदीसँग यात्रा गर्नेहरूको पनि सम्झना गर्न सकिन्छ बिल एटकिनले द नन्दा देवी अफेयर भन्ने पुस्तक लेख्नु भएको छ मलाई एउटा नाम झल्यास याद आउँछ जसले एउटा पुस्तक लेख्नु भएको थियो सौन्दर्यकी नदी नर्मदा भारतको प्रसिद्ध नदी नर्मदा सत्ताइस वर्ष घुम्नुभयो एकजना टीचरले शिक्षकले सत्ताइस वर्ष उहाँ निरन्तर घुम्नुभयो त्यो नर्मदा नदीमा तर फरक फरक उमेरमा उहाँ स्कूलको शिक्षक हुँदा उहाँले विवाह नगर्दा उहाँले बिहा गरिसकेपछि र उहाँले छोराछोरीसँग पनि घुम्नुभयो र उहाँले नाति नातिनासँग पनि घुम्नुभयो र उहाँले आफू कलेजको प्राध्यापक भइसकेर विद्यार्थीसँग पनि घुम्नुभयो र उहाँले जीवनभर नर्मदा घुमिरहनुभयो उहाँको आफ्नो जीवनको सम्पूर्ण अनुभव सत्ताइस हजार किलोमिटरको नर्मदाको यात्राको उहाँले किताब लेख्नु भएको छ सौन्दर्यकी नदी नर्मदा र उहाँ सधैँ नदी किनारबाट यात्रा गर्नुहुन्थ्यो नदीको फोहोरहरू टिपेर हिँड्नुहुन्थ्यो र उहाँले नदी किनारमा यात्रा गर्दै गर्दा एउटा यस्तो गाउँ भेट्नुहुन्छ जुन गाउँमा महिलाले महिलालाई महाराज भन्ने चलन पनि रहेछ र बाहिर कुनै पाहुना आयो भने घरभित्रबाट मान्छे जुत्ता टाउकोमा बोकेर आउँदो रहेछन् किनभने उनीहरू जुत्ताले आफ्नो अनाज रोपिएको खेत नटेकुन् भन्ने चाहँदा रहेछन् महाराज आइए भनेर टाउकोमा जुत्ता बोकेर भित्र पस्दा रहेछन् र नर्मदा नदी किनारमा बस्ने त्यस्ता बासिन्दा पनि भेट हुन्छ त्यो पुस्तकमा र त्यही किताबको निम्ति चर्चित हुनुभयो उहाँ उहाँको नाममा कार्यक्रमको अन्त्यमा भन्नेछु र अन्नपूर्ण हिमाल पहिलो पटक चढ्ने फ्रान्सका मौरिस हर्जोग जसले अन्नपूर्ण हिमाल चढेपछि खुशीले एउटा अनिर्वचनीय पंक्ति भने ओहो म अन्नपूर्ण हौ कि अन्नपूर्ण म भित्र छ म भन्नै सक्दिन यस्ता घटनाहरू यात्रामा धेरै हुन्छन् र एउटा सगरमाथा चढेपछिको महान अभिव्यक्ति दिएका थिए एडमन हिलारीले सगरमाथामा टेकेर मैले आफ्नो उचाइ अझै बढाएँ र यात्रामा हामी यस्तो धेरै उचाइ खोज्छौं यहाँ नारायण गोपाल ईश्वर बल्लभकै शब्द र आफ्नो संगीतमा भन्नुहुन्छ यो यात्राको गीत हो तर रेड नेपालले यसलाई एकपटक प्रतिबन्ध पनि लगाएको थियो अलिकति अश्लील सुनियो भनेर तर यो निकै यात्रापूर्ण गीत छ प्रेमिल गीत छ नारायण गोपालको दुईटा फुल देउरालीमा साथै राख्यो जस्तो लाग्छ कतै तारा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ दुईटा फुल देउरालीमा तरेलीमा शीतको थोपा परे जस्तो टल्किने त्यो निधारमा पसेना सुकाइदिए जस्तो लाग्छ पात हम जस्तै लाग्छ फुल्ने फुला टिपे सिउरी दिए जस्तो लाग्छ यात्राका कुरा गर्दा हामीले स्मरण गर्नुपर्ने हुन्छ चर्चित भारतीय यात्रा गाथाकार निर्मल वर्मा निर्मल वर्माले एक पंक्तिमा लेख्नु भएको छ टल्स्टाईको भनाई हामी यात्रा शुरू गर्दा छोडेर आएको ठाउँको कल्पना गर्छौं आधा यात्रा पार गरेपछि पुग्नुपर्ने ठाउँको कल्पना गर्छौं अब आउने ठाउँ कस्तो होला त्यहाँ कस्ता मान्छेले हामीलाई स्वागत गर्नेछन् को कति हाँसिरहने होला कसले कसरी हामीलाई अंगालो हाल्ने होला ती धेरै कल्पना हुने गर्छन् यात्राको रमाइलो त्यही छ निर्मल वर्माले नै चिरोपर चाँदनी भन्ने आफ्नो यात्रा कृतिमा लेख्नु भएको छ हरेक शहरको आफ्नै एक किसिमको आत्मसम्मान हुन्छ तर कहिलेकाहीँ हामी काठमाडौँमा जब हेर्छौं यहाँ अनेक किसिमका यात्रीहरू हुन्छन् सार्वजनिक स्थलमा नाक कोटाइरहेका मान्छे बाटोमा मोबाइलमा ठूल्ठूलो स्वरमा कुरा गरिरहेका मान्छे र चाउचाउका प्याकेटहरू झ्यालबाट गाडीबाट फ्याँकिदिएका मान्छे यी सबैले शहरको आत्मसम्मानलाई धक्का पनि पुर्याइरहेको हुन्छ तर काठमाडौँको केही पर पनि अब यस्तो संस्कार शुरू भइसक्यो भने त्यो हाम्रो निम्ति खतरा हो तर पनि काठमाडौँमा यात्रा गर्ने ठाउँ अझै पनि सुरक्षित छन् चाहे त्यो नागार्जुन वन होस् चाहे बुङमती चाहे दक्षिणकाली वा चम्पादेवी यी धेरै ठाउँहरूसँग हाम्रो यात्रा अझै पनि जारी नै छ मैले अघि कुरा गरेको थिएँ एउटा शिक्षकको यात्राको कुरा जसले सत्ताइस चार किलोमिटर एउटा नदीको यात्रा गरे सौन्दर्यकी नदी नर्मदा ती शिक्षक हुन् अमृतलाल बेगड अमृतलाल बेगडको सौन्दर्यकी नदी नर्मदा जसका लागि उनले जीवनभर लड़ाई लडे र त्यही नदीको पानी भारतीय जनता पार्टीले अर्को जिल्लामा बाँड्न खोज्दा अमीर खान जस्ता अभिनेताले विरोध गरेर भोक हड़ताल बसेपछि त्यति बेला अमीर खानको फिल्म बहिष्कार पनि गरिएको थियो र अमिर खानको पोस्टर पनि जलाइएको थियो तर उनी अन्ततसम्म पनि नर्मदा नदीको पानीको दुरूपयोग हुनुहुँदैन भनेर लागेका थिए जसमा महाराष्ट्रका चर्चित एकजना सामाजिक कार्यकर्ता मेधा पाटेकर पनि लाग्नु भएको थियो त्यो उहाँकै अभियान थियो यसमा शबनाजमी अमीर खान र थुप्रै पत्रकार पनि सामेल थिए आजको कार्यक्रम एउटा संयोग परेको छ गायक शैलेश सिंहले यात्राको गीत भन्ने बित्तिकै नारायण गोपालको शिखर भने कहाँ गीतलाई चयन गर्नुभएको थियो तर हामीसँग नारायण गोपालको एउटै मात्र गीत बज्न सक्ने सम्भावना थियो त्यसै गरिकन विमल डाङ्गीले पनि नारायण गोपालकै गीत चयन गर्नुभएको छ भर्खरै शिखर भने कहाँ सुन्न पाए हुन्थ्यो भन्नुभएको छ भरत कुमार श्रेष्ठले पनि यो नयाँ थीमलाई थीमका कारण उज्यालो एफएमलाई हार्दिक बधाई भन्नुभएको छ विजयपुरजी केसी टौलाजीले पनि यो विषय निकै रोचक लाग्यो भनेर बधाई दिनुभएको छ कर्ण खड्गाजीले आजको अजर अमर गीतले मलाई घर छोडेर पढ़ाईको सिलसिलामा काठमाडौँ आउँदाको याद आयो भन्नुभएको छ भने उमेश सिगदेल प्रवेशजी छटपटाइरहनु भएको छ अहिले आजको अजर अमर गीतहरूमा के कस्ता गीत बजे होलान् साह्रै खुल्दुली लागिरहेछ केही कारणले सुन्न नपाएको स्थिति भनेर उहाँले लेख्नु भएको छ कार्यक्रमको अन्त्यमा हामी फेरि छर्यौं पहाड़बाट तल खोला नालाको किनारमा अब यो कहाँनिर आइपुग्दा यात्रा टुङ्गिन्छ भने धेरै पहाड़को उकाली ओह्राली गरेर एउटा भन्ज्याङमा पुगिन्छ तर कहाँ पुग्ने हो थाहै हुँदैन त्यति बेला यो गीत गाइन्छ प्रेम मानिकको संगीत रत्नशङ्कर थापाको शब्द र मानिक रत्नको स्वरमा यो गीतसँगै सशिन्द्र र मलाई विदा दिनुहोस् तपाईँको यात्रा शुभ रहोस् संग सुधे गाउँ तिम्रो